हजुर नमस्कार अनि लोक साङ्गीतिक अभिवादन समस्त आनन्दी श्रोता मित्रमा कार्यक्रम लोक सङ्गारको अर्को यो नवीन श्रृङ्खलाबाट अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनमा रेडियो अर्पण डट कमबाट पनि विश्वभर हामीलाई सुनिरहनु भएको छ सुधा चाहिँ आज पनि तपाईँसँग मिठा मिठा बात गर्नुको लागि तपाईँसँग मिठो कुरा गर्नुको लागि मात्र होइन तपाईँहरूलाई मिठो लोकगीतबाट मनोरञ्जन दिलाउनुको लागि प्राविधिक मित्र रिजनसँगै आवाजबाट प्रस्तुतिबाट समुपस्थित भइसकेको छ अब केही समय यानि कि दस बजीसम्म तपाईँको साथमा रहने गर्छु हप्ताको छ दिन आउँछु तपाईँको साथमा बिहान नौ बजीको नेपालवाणी समाचारपछि दस बजीसम्म तपाईँको साथमा हामी रहने गर्छौँ मिठा मिठा लोकभागहरूको साथमा साँच्चै माया गरिन्छ माया लगाइन्छ होइन मायालाई सफल पार्नको लागि एकार्को बन्नको लागि धेरै सङ्घर्ष गरिन्छ त्यस्तै खालका गीतहरू यहाँ बज्ने गर्छन् कहिले बिछोडका गीतहरू बस्ने गर्छन् कहिले माया प्रेमका कुराहरू समेटिएका गीतहरू बस्ने गर्छन् विशेष गरी तपाईँको मन हल्का गराउनको लागि तपाईँको पीडालाई केही कम गर्नको लागि अनि तपाईँलाई केही मनोरञ्जन दिनको लागि हामीले यस्तो खालको लोकभागहरूलाई कार्यक्रममा प्रस्तुत गर्दै आइरहेका छौँ र आज आइतबार श्रृङ्खला छ विशेष गरी केही नयाँ गीतहरू केही बजारमा चलेका गीतहरूलाई आजको व्यवसायमा मैले तपाईँको लागि प्रस्तुत गर्नेछु रिसन तयारी अवस्थामा हुनुहुन्छ तपाईँलाई मिठा मिठा गीत सुनाउनुको लागि अनि म पनि तयारी अवस्थामा छु तपाईँलाई सुनाउनुको लागि अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहरू सुनिरहनु भएको छ कार्यक्रमको सुरुवातमा एउटा मिठो गीत राख्न चाहन्छु तपाईँ सम्पूर्णको लागि जुगजाने माया गरौँला सिन्दुर किन्ने पैसा नै नपाए हात काटेर तिम्रो सिउँदो भरौँला है पुनकला बेसी र कुलेन्द्र विश्वकर्माको आवाजमा एकनारायण भण्डारीको लय शब्द सूर्यसेनामा रहेको जुगसाने माया घुरौला तपाईँ सम्पूर्णको लागि स्वीकार्नुहोस् धरतीको घर छ जुग जा तिमीले मेरो नाम तिम्रो चोखो स्याउँदोमा लेख्न पाम जुग जाने माया गरौँला सिन्दुर किन्ने पैसा नि भएन भने नि हात काटेर रागतले सिउँदो भरौँला सिन्दुर किन्ने पैसा भएन भने नि हात काटेर रगतले सुन्दो दिने केही छैन साथमा मोटो देखि राखिदिउ कि हातमा जुग जाने माया गरौँला सिन्दुर किन्ने पैसा नि भएन भने नि हात काटेर रगतले सिउँदो भरौँला साँसी मायामा त्यो शक्ति हुन्छ अरे जसरी पनि बाँच्ने प्रयास गर्छन् मायालेहरू होस् नहोस् तर मायामा सबै थोक हुन्छ होइन भोक निद्रा प्यास यी सबै हटाएर माया हुन्छ अरे सायद यस्तै भन्न खोजिएको छ सिन्दुर किन्ने पैसा नै नपाए हात काटेर तिम्रो सिउँदो रङ्ग आउँला तिमीसँग सँगसँगै सुख दुःख अझै खाउँछु त्यही अझै लाउँछु त्यही होइन जस्तो हुन्छ त्यस्तै खाएर सँगसँगै बाँचौँला जुग छाने माया गरौँला फुणखुला बेसी अनि कुलेन्द्र विश्वकर्माको आवाज माइक नारायण भण्डारीको लय शब्द सुरसेनामा तपाईँ सम्पूर्ण लागि यो फाक राखे कार्यक्रमको सुरुवातमा तपाईँ सुन्नु भएको छ तपाईँ हामी सबैको साझा आवाज अर्पण सबैका लागि सबैका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहरू छोटो समयमा लोकप्रिय बन्न सफल रेडियो त्यसै गरी तपाईँलाई हामीलाई इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट पनि विश्वभर सुन्नु भएको छ लोकसुङका अर्को व्यवसायमा छु आवाजबाट सुम यो आवाजलाई तपाईँको रेडियो सेटसम्म पुऱ्याउनको लागि मित्र रिजनको सहयोग मिलिरहेको छ कार्यक्रमको बसाइमा छौँ साँच्चै मायालुको जोडी कस्तो हुन्छ अरे कहिलेकाहीँ यस्तो मिलेको हुन्छ माथिबाट भगवान्ले नै जोडी बनाएर पठाएको हुन्छ भन्ने गरिन्छ त्यो जोडी देख्दाखेरि सबैको मनमा डाहा सबैको मनमा ईर्ष्या हुन्छ त्यस्तै शब्दबाट सृजित एउटा गीत तपाईँको लागि राख्छु यम छेत्री र मुना थापाको आभासमा बसन्त थापाको लय रहेको छ भने प्रहलाद सुवेदीको शब्द रहेको छ तपाईँ सम्पूर्णको लागि छक्क पर्सन वरिपरिका स्वीकार्नुहोस् पिरती देखेर छक्क पर्छन् पारेका मैले तिमीलाई सानो जुनले यो धरतीलाई माया गर्ने एउटै पारेका छन् परी, मैले तिमीलाई सानो जुनले यो धरतीलाई माया गर्ने एउटै परिका यो धरतीलाई माया गर्ने एउटै परिका छन् वरिपरिका मैले तिमीलाई सानो जुनले यो धरतीलाई माया गर्ने एउटै थरीका गर्मीले सता छ आइदे माया बनेर बतास छक्क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 रिजन आवाजबाट सोम कुमार तपाईँको साथमा छ अबको दस बजीसम्म रहन्छौँ तपाईँको साथमा हामी र तपाईँसँग रहेर मिठो मिठो लोकगीत पनि हामी सुनिरहेका छौँ साँच्चै व्यापारिक विश्रामभन्दा अगाडि मैले तपाईँको लागि प्रस्तुत गरेको थिएँ छक्का पर्सन वरिपरिका एम सुत्री अनि मुना थापाको आवाज बसन्त थापाको लय रहेको थियो भने पर्ला सुवेदीको शब्द रहेको थियो यो भाग तपाईँले सुनिसक्नु भएको छ आज हामी विशेष गरी बजारमा चलेका भाकाहरू एकदमै उत्कृष्ट रहेका भाकाहरू तपाईँ हाम्रो मन मस्तिष्कमा बस्न सकौँ र हामी हर पल सुन्ने भाकाहरूलाई विशेष गरी तपाईँको माझमा हामीले सुनाइरहेका छौँ यति बेला फेरि अर्को फाकालाई स्थान दिन्छौँ भाग्यमानी मान्छे भएको छु मिलन लामा र टिकापुनको आवाज रहेको छ किरण बाबु पुन्कोलाई शब्द सृजनामा तपाईँ सम्पूर्णको लागि भाग्यमानी मान्छे भएको छु रहन्छु जगतमा तिमी मात्रै बहन्छौ रगतमा भाग्यमानी मान्छे भएको छु हरेक पलमा साथ दिने मेरो उमरमा दिने यो संसारमा तिमीलाई पाएको छु रहन्छु जगतमा तिमी एउटै भन्छौ रगतमा भाग्यमानी मान्छे भएको छु हरेक पलमा साथ दिने मेरो मरमा दिने यो संसारमा तिमलाई पाएको छु हरेक पलमा साथ दिने मेरो मरमा बुझिदिने यो संसारमा तिमलाई पाएको छु दिने मेरो मरमा दिने, यो संसारमा तिमलाई पाएको छु अरूलाई हेरिन्न मेरो माया रितो झै फेरिन्न भाग्यमानी मान्छे भएको छु हरेक पलमा साथ दिने मेरो उमरमा दिने यो संसारमा तिमलाई पाएको छु हरेक पलमा साथ दिने मेरो उमरमा दिने यो संसारमा तिमलाई पाएको छु To. जब आफ्नो साथलाई जब आफ्नो माया धेरै गर्ने मान्छे हरेक पल हरेक पाइलामा साथ दिने मान्छे भेटिन्छ नि तब मनमा खुसी हुन्छ र हरेक पीडाहरू भलिन्छ हरेक समयमा चाहिँ जति पीडा भए पनि खुसी हुन्छ किनकि माया गर्ने मान्छे आफ्नो साथमा हुनुपर्छ यस्तै शब्दबाट सुर्जित एउटा मिठो लोक भएको सुन्यौँ भाग्यमानी मान्छे भएको छु किरण बाबु पुनले ल शब्द सिर्जना गर्नुभएको छ भने मिलन लाभा र टिका पुनले आवाज दिनुभएको छ तपाईँ सुनिरहनु भएको छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय छ थुप्रो पाँच मेगा र इन्टरनेट अनलाइनमा रेडियो अर्पण डट कमबाट पनि हामीलाई सुन्नु पाएको छ लोकसङ्कारको बसायमा आसौँ प्राविधिक मेजमा रिजन आवाजबाट सुमसो तपाईँको साथमा अब पनि कार्यक्रमबाट बेदा माग्नुपर्छ किनकि कार्यक्रमको लागि सुटाएको निर्धारित समय सकिन लागेको छ त्यसैले कार्यक्रमबाट बेदा मागेर जानुपर्छ सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद छ प्राविधिक मित्र रिजनलाई विशेष धन्यवाद छ मेरो आवाजलाई तपाईँको रेडियो सेटसम्म पुऱ्याउनुको लागि सहयोग गर्नुभयो र अन्तिम अथवा सम्पूर्णको लागि रामजी खाल र कृष्ण गुरुङको आवाजमा लय साई मधुर गिरीको रहेको छ म्युजिक चाहिँ यसमा लय शब्द साई है मधुर गिरीको छ भने सङ्गीत चाहिँ रामजी खाँडको रहेको छ निर्धारणमा लगेपछि एकदमै रमाइलो आवाज तपाईँको लागि सार्दै सुझाव सल्लाह प्रतिक्रियाको लागि शून्य सय पन्ध्र पाँच त्रिसठी तिन सय बत्तिसमा फोन गर्न आग्रह गर्दै प्रस्तुतिबाट सोमाज्ञा माग्छु तपाईँको बाँकी पल शुभ नमस्कार चन्द्र हो कि तार लोभिएका सारा चन्द्र हो कि तार लोभिएका सारा लोभी मर पापी भयो तिमीलाई देखे